ज्वाइसँग कुरा पनि भएको हो ज्वाइँले ज्वाइँले फोन काटेको पाँच मिनट नहुँदै फेरि मलाई महिलाले गर्नु हो आधार मेरो छैन त अनि तपाईँको छोरी कहिले भएको थियो घरमा जेठोमा बिचमा फोन गरेर झगडा भएको थियो यताउति केही भन्नुभएको थियो आमा अनि छोरीको जेठाजुसँग पहिला पनि झगडा भएको थियो अरे हो के कुरामा दुईजना भएर पेट राति खाना गएर उडेर रिपोर्ट सिपोर्ट लेखाएर त्यहाँबाट पुलिसहरू गएर उहाँ घर चेकिङ गर्दाखेरि खाना भएको गाँस पहिला काके बिग्रेर यस्तो भएको छ पोखेर बर्बादी भएको छ यता हो त सर अन्त कोरियनी पैसा छन् भनेर इज्जत बिजेत गरौँ भन्न गए गएछन् उहाँ पुलिसहरू अनि कति वर्ष भएको थियो विवाह गरेको अहिले विवाह गरेको भन्नुहुन्छ चार वर्ष पुगेर पाँच आठदेखि असराबाट राम्रै थियो होला नि त घरबार त पनि भयो जस्तो निवे गरेर खाए पनि भयो सुक्खरी खाइदिनु निवे गरेर खाइछु त्यही पनि सुक्खरी भनेर जाने खाइदियो ज्वाइँ कहाँ हुनुहुन्थ्यो र विदेश छु भन्थ्यो गरमेश्वरले दुई हजार तिन हजारदेखि पठाउनु थिएन कहिले आउनु भएको अनि आएपछि सम्बन्ध राम्रो थिएन थिएन थिएन सधैँ त्यति मारपुर गर्ने आँखा देखाउने यसो गर्ने उसो गर्ने लो खाएर सकिस् भन्ने सब चिज हिँडेर मैले पुऱ्याउनु हारे पनि मैले सुख पाइ थिइनँ मेरो छोरीले अनि आशंका भएको भए किन तपाईँले प्रहरीलाई उजुरी दिनु होइन त मलाई मेरो होज बुद्धि आएन तर सर मैले के पनि जानिनँ मेरो आफन्त खोज्ने टाइम पनि मेरो आएन त एक्कासी म उहाँहरूको छोरी बिमारी छोरी अन्त पैसा छोरी मरिभन्दा त आइकेन नि त अन्त छोरीको लास चाहिँ मेरो होस् त्यो इजिली आएन भर्खरै जिल्ला प्रहरी प्रमुख दिपेन्द्र जीसीसँग मैले सम्पर्क गरेका थिएँ उहाँले त यो अचम्म लाग्यो कुटपिट पनि केही थिएन हामीले हेरेका हौ कि हामी कहाँ आउनु पर्थ्यो त्यस्तो भएको भए भन्नुहुन्छ नि त उहाँले त उहाँले त भन्नुहुँदैछ उहाँले त अब दिनमा गएर उडेर पुग्नु भएको थियो मैले कि नजाने कि अरूलाई देखाइदियो गरी उल्टो र पुल्टो गरेर लेखाइदिएछन् मैले कि जानिनँ मेरो आफन्त कोही भएन बडा हुने त्यस दिन राति झगडा भएको थियो भन्ने कोही छन् तपाईँले सुनेका जानेका कोही छन् कतिले बताउनु कतिले अनि त्यसै भन्न त भएन नि यहाँ शङ्का भरा शङ्का भरा नै बिचमा मेरो त्यो लाउने योगी पनि त्यस्तो हुन्न त्यो भन्दा मेरो त्यसको बिचमा ज्यान जान्न त्यो भने मलाई सम्झी गर्न मिल्दैन त सम्झ गरेर पछि त दोष लगाउन हुन्छ र नगरेको चिज त गरिब गर्न मिल्छ र पछि ल अब जान पर्यो नि त प्रहरी प्रशासनमा तपाईँ आफू त्यहाँ बोलेर मात्र त भएन हजुर जानुहुन्छ कि जानुहुन्न जान्छु किन जान्न मेरो न्याय के भएन त यसरी के घाँस मिस घाँस चुप आउँछ फेरि अब तपाईँ प्रहरी प्रशासनमा जानुहोला र यो तपाईँले जुन मेरी छोरीको यस्तो भयो दबाइयो भनेर जुन खबर गर्नुभयो यो हामीले जानकारी मात्रै गराउने कुरा भयो सम्बन्धित निकायमा जानुहोला हस् त now. के भन्नु छ भन्नुहोस् अन्तिममा हुन्छ अब तपाईँलाई अहिले जुन आशंका छ होइन त्यस्तो छ भने तपाईँ प्रहरी प्रशासनमा गएर आफ्नो किटानी जारी दिन सक्नुहुन्छ को प्रति आशंका छ के हो सत्य तथ्य बुझेर अगाडि बढ्नु होला हस्त धन्यवाद अब सुनौ किन विदेश जान बाध्य हुन्छ गर्छन् महिलाहरू र त्यहाँबाट फर्केपछि उनीहरूको अवस्था कस्तो हुन्छ यस सम्बन्धी कथा व्याथा समेटेका छौँ आजको जीवनको गोरेटोमा यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार अर्घ हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गहनाहरू बनाइन्छ पुरानो गहनासँग नयाँ गहना साटिन्छ अर्डर अनुसार बिना रसायनका गहना बनाइन्छ राशि अनुसारका पत्थर पाइन्छ प्रोप्राइटर कृष्ण सुनार सन्तानब्बे चार सत्तरी सतहत्तर नौ सय एकाउन्न र अन्ठानब्बे पाँच सत्तरी त्रिसठी चार सय चौवन्न सुनमा शुद्धता हाम्रो प्रतिबद्धता पछिल्लो चरण सबै घरेलु हिंसा या अन्य उत्पीडन सहन नसकेर मात्र महिलाहरू विदेश गएका होइनन् उनीहरू पनि आफ्नै खुट्टामा उभिनु पर्छ भनेर पुरुष र बनेर गएका पनि छन् तर अधिकांश महिलाहरू श्रीमानबाट धोका वा घर परिवारबाट हिंसा सहन नसकेर बाध्य भएर विदेश जाने गरेका छन् विदेश त उनीहरू पुग्छन् त्यहाँ अत्यन्तै दुःख कष्टहरू गर्छन् तर घर फर्केपछि उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण गलत छ पुरुष विदेशबाट फर्केर आउँदा त्यस्तो गलत दृष्टिकोणले हेरिन्न तर महिलाहरू विदेशबाट फर्केर आउँदा गलत दृष्टिकोणले हेर्ने अझै पनि हाम्रो समाजमा चलन छ विशेष गरेर आजको जीवनको गोरेटोमा किन हामीले एकजना महिलाको कुरा उठाइरहेका छौँ भने महिलाहरू विदेश जान किन बाध्य हुन्छन् र घर आइसकेपछिको उनीहरूको अवस्था के हुन्छ भन्ने विषयमा अवगत गराउने उद्देश्यका साथ आजको जीवनको गोरेटो पस्किँदैछौँ

रेसुङ्गा नगरपालिका वडा नम्बर पाँच अर्थात् साबिकको अर्खले गाविस वडा नम्बर चार लामडाँडाकी उन्तिस वर्षीय कमला पन्थी भर्खरै विदेश गएर फर्किनु भएको छ र उहाँको विवाह दुई हजार उनासाठी सालमा सोही गाविसको वडा नम्बर पाँच निवासी श्याम पन्थीसँग भएको थियो विवाह भइसकेपछि उहाँ पहिलो सन्तान जन्माउने बेलासम्म त प्यारी हुनुभयो त्यसपछि हेलामा बाँच्नु पर्यो उहाँले के कति उत्पीडन सहनु पर्यो के कति कुटाइ पिटाइ गाली जति सहनु पर्यो त्यो उहाँ आफैले भन्नुहुनेछ र त्यो सेवाको समाजले पनि भन्ने छ यति बेला श्रीमानको हेलत्व सहन नसकेर उहाँले जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिनु भएको छ र यो जीवनको गोरेटो तयार पार्ने बेलासम्म उहाँका श्रीमान श्यामपन्थी प्रहरी हिरासतमा हुनुहुन्छ र उहाँले के कति उत्पीडन सहनु भयो जुन उत्पीडन आम उत्पीडन सहेर बसेका घरेलु महिलाहरूको प्रतिनिधिमूलक उत्पीडन हुनेछ र यस्तो उत्पीडन अन्य महिलाहरू सहेर नबसुन् र यसरी नै विस्फोट गर्न सकुन् भन्ने सहित उहाँसँग हामी कुराकानी सुरु गर्न गइरहेका छौँ कमलापन्थीजी तपाईँ विदेश गएर भर्खरै फर्किनु भएको छ फर्केपछि घर परिवार श्रीमानबाट के कस्तो माया पाउनुभयो टिकट हुनको अर्को दिन म एयरपोर्ट आएँ एयरपोर्ट आएपछि हस्बेन्डलाई मैले बच्चा कहाँ छन् भन्दाखेरि हस्बेन्डले मेरो हस्बेन्डले भन्नुहुन्थ्यो किर्तिपुर बुढस छन् अनि काठमाडौँ आएर एयरपोर्ट आइसकेपछि मैले हस्बेन्डलाई फोन गरेँ फोन गरेपछि बच्चा कहाँ छन् क्षेत्र नम्बर एकमा हजुर कहाँ हुनुहुन्छ भन्दाखेरि बुटोल भोलिसम्म म बस्छु बच्चा कहाँ छन् सोही समाज बताउनुहोस् मैले बच्चासँग भेट्छु बस्छु भोलि आउनु र हामी सबै चारजना भएर जाउँला नभए बच्चा छुट्टी नभए बच्चा छोडेर भेटेर हामी बुढाबुढी जाउँला भनेर मैले कुरो राखेको उहाँले भन्नुभयो तेरो सास छन्दै मेरो बच्चाको मुख देख्न पनि दिँदैन अनि तँलाई पनि मैले राख्दैन त तेरो बाटो गर म मेरो बाटो गर्छु भन्नुभयो अनि उहाँबाट म कसरी आएँ बुटोलसम्म म कसरी आएँ मलाई पनि थाहा छैन अनि बुटोल आएपछि बाबा यताबाट बाबा जानुभयो अनि बुटोल दुई दिन बसेर बुटोलका पुरै बर्डिङमा खोज्यौँ खोज्दाखेरि बच्चाको फोटासम्म दिँदाखेरि पनि बच्चा भेटिएनन् अनि म कसरी बुवाहरूले उहाँले मेरो माइती घर कसरी ल्याउनु भयो भन्ने पनि मलाई थाहा भएन अनि उसको आर्कन दिन आइतबार थियो अनि आएर चौकीमा केस दियो मैले के बुढोलाई थुन्ने मार्ने मैले के पनि केस दिएको थिएन अहिले पनि बाबामाले दिएको घर हो मलाई बहुत उसको माया लाग्थ्यो उहाँले मलाई बच्चा छिपाउनु भयो फोन सम्पर्कैमा आउनु भएन त्यस्तै खोजी गर्दा गर्दा गर्दा पत्तै भएन फोन आन्दा सम्पर्कैमा हुनुहुन्न अनि म केस दिइसकेपछि मेरो घरको सेवा गाउँमा सबै दाजुभाइको घरमा अनि तल स्वास्थ्य हुँदै सबैकोमा गएँ घरमा गएँ घरमा जाँदाखेरि ताला लागेको छ ताला खोलेर पनि म भित्र बस्न सकेन नसकेपछि बुवासँग भने म मेरो बच्चा बिना म जिउन सक्दिनँ भने बच्चा बिना जिउन सक्दिनँ भनेपछि स्याहारकन दिन बिहान बुवाले फेरि बुटोल लिएर जानुभयो बुटोल गएपछि एकजना गाउँकै एक दाजुले बुद्धनगर छन् कि भनेर भनेपछि बुद्धनगर एउटा ज्ञान कुञ्ज भन्ने बडिङ रहेछ अनि मेरो बच्चासँग विशालसँग पनि साथी रहेछ उसैले रुमसँग समेत पत्ता लगाइदियो रुम रहेछ मेरो हस्बेन्ड बच्चा अनि अर्को श्रीमती पनि रहेछ ऊ अहिलेसम्म त मेरो हस्बेन्डले श्रीमती छ भन्नुभएको होइन तर उहाँ श्रीमती छ अनि त्यो रुम पनि बुद्ध मन्दिर छ त्यसको अगाडि बुद्ध मन्दिर छ धारो छ त्यहाँसम्म गएर अनि बेलुकी रुममा पनि आउनु भएन अनि यहाँबाट केसबाट चौकीबाट हामीले एउटा निवेदन लिएर गथ्यौँ अनि उहाँ गएर पुलिसलाई खबर गरिसकेपछि पुलिस हामी जाँदाखेरि रुममा आउँदै आउनु भएन अर्कान दिन फेरि बिहान पाँच बजे उठेर उहाँ गयौँ उहाँ गएपछि पनि हुनुहुन्न अनि त्यसबाट भान्जीकोमा आयौँ भान्जी आमाजु बुटोल देवीनगर बस्नुहुन्छ अनि त्यहाँ गयौँ त्यहाँ गएपछि राम्रैसँग सोधिकि मैले बच्चा बच्ची र भाइ यहाँ हुनुहुन्छ भन्दाखेरि मेरा ल्याएर छोडी तिस र तेरो ओइ तेरा छोरा जहाँ छोडी तिस उहीँ छन् आजभन्दा आठ वर्ष पहिला फुटाले के तैँले यहाँ आउने तेरो के काम छ तेरो के नातो छ भनेर उल्टै मलाई झपार्कनु भयो ठिकै छ उहाँ त म जस्तै नारी हुनुहुन्छ नारीको पीडा नारीले बुद्धो रहन्छ ठिकै छ म दुःख पाएर विदेश गएकी म बच्चा छोडेर जाने मन पनि थिएन म निवेक गरेर मेरो बच्चा त पालेको थिएँ मलाई एउटा बस्नलाई बास समेत घरमा पनि थिएन अनि तपाईँ विदेश जानुको कारण चाहिँ घरमा व्याप्त कुटपिट गाली बैजित हुन्थ्यो भन्छन् नि स्थानीयवासीले नेपाली विदेशबाट मेरो हस्बेन्ड आउनुभयो चार छ दिन राम्रै हुन्थ्यो अनि घरमा गएर कुरा नन्दको सासुआमा त अब म जस्तै हो उता मान्नुपर्छ मैले सासुआमालाई त्यस्तो म रेख दिँदैन नन्दले अब के कुरा लगाउनुहुन्छ अनि नन्दले कुरा लगाइसकेपछि आएपछि दाउरो हुन्छ जे हुन्छ मलाई हान्नुहुन्छ कति पटक खानुभयो तपाईँ विदेश जानभन्दा पहिला तिन पटक पिटाइ खाएँ मैले छोराहरूलाई पनि सुन्न सक्नुहुन्छ ऊ छोरालाई पनि लौराले हान्नुहुन्थ्यो त्यस्तो गराउनुहुन्थ्यो मलाई अनि मलाई धाराको पानी समेत पनि खाना घर नन्दहरूले दिनु न त कटेरो नन्द बन्दको थियो माइतबाट फलेक ल्याएर बारेर म बसेको थिएँ रातिमा बच्चाहरूलाई पिसाब लागे दिसा लागे बाटामा बनाएर बाहिर फाल्नु पर्थ्यो मलाई रातमा म बाहिर निस्कन सक्दिन्थेँ बाहिर मान्छे मार्न समेत मलाई लगाउँथे त्यस्तो अवस्था पनि मैले बाह्र वर्ष त गुजारेँ मेरो हस्बेन्डसँग र पनि अहिलेसम्म पनि आमाले आँगन पोलेर दिएको घर हो उसैबाट दुडेटा बच्चा बच्ची भए अहिले पनि माया मलाई चौकीमा राखे पनि मलाई बहुत माया छ भएर के गर्नुहुन्छ उहाँले तँलाई पाल्न सक्दिनँ तँलाई राख्दिनँ भन्नुहुन्छ उहाँले नराख्दा नराख्दै अहिलेसम्म त म अगाडि थिएँ नराखे पनि पनि अब मैले अँगाल्न चाहन्न एउटी आमा दुधे बालक छोडेर दुई चार दिन माइत गएर बस्न त सकिन्न भन्ने तपाईँ करिब एक वर्ष बस्नुभयो एक वर्षसम्म ती बालबच्चाहरूको मायाले कतिको पोल्यो तपाईँलाई बालबच्चाको मायाले भन्नुहुन्छ अनि म खाना बनाउने किचनमै हप्ताको तिन फेर ढल्थेँ र मेरो भाइहरू मामाको छोरा चार भाइ अनि जेठा बुवाको छोरा मेरो खुद दुई भाइ यिनीहरू थिए यिनीहरू हुन्न त्यहाँदेखि म वापस आउन नि सकिन्थेँ मेरा बच्चाले आमा भन्न पनि पाउँथेनन् म दुनियाँ पनि छोड्थेँ कति पटक त म उनी पनि कोसिस गर पनि ज्यान हाल्न मेरो भाइले भान्जा मिल्छन् दिदी त्यति दुःख पाएर पालिकियोस् भान्जा मिल्छन् म लास्ट चानासिनी छोरा भेट्छु मलाई विदेश पनि चाहिएन मलाई पैसा पनि चाहिएन छोरा चाहिँ मलाई मिल्दैन नि कि पनि चाहिएन भनेर आएँ यहाँ आएपछि चौध दिनसम्म बच्चा मिलेन हेर्नुहोस् बच्चा नमिलेपछि म आजभन्दा भोलि भोलिभन्दा पर्सि मेरो मानसिक पनि बिग्रदै गयो एकदम म शारीरिक पनि अशक्त छु सानो छोरो जन्मेदेखि पाठेघर खराब छ मेरो अनि पत्थरी छ मलाई विदेशमा गएपछि बच्चाको मायाले मलाई चक्कर आउने बिमार छ दुःख त कामरा मलाई के पनि थिएन मेरो बच्चाको बोली सुन्न पाएन मैले म पागलको रूपमा कसरी बसेँ भन्ने कुरो यस्ता दुःख पर्दो रहेछन् महिलालाई एउटा पुरुषले विवाह गरेर एउटी महिलालाई पाँच वर्षसम्म बुढोलाई मैले विदेश पठाएर उठाउमा मेरो हस्बेन्ड नानी पनि मेरै दाइ भाइ हो माइतबाट पैसा ल्याएर पासपोर्ट बनाएर उसलाई पठाएर आज मलाई विदेश जाँदाखेरि कस्तो भयो होला सर छा त्यहाँ ढुङ्गो राखेर यस्तो बच्चा छोडेर म गएँ उहाँ गएर साथीहरूले भन्थे यस्तो बच्चामा परान भयो कि मान्छे किन आइस यहाँ बस्यो दुनियाँको डुङ्गो माटो गर्ने हो बेलुकी बस्नलाई बास छैन अहिले पनि छड भोलि पनि छड नन्दाले छडेर कहाँ जानुहुन्छ हेर्नुहोस् मलाई मल चाहिन्थेन एउटा खबरटेको झुपडी समेत मलाई भएन गाउँ पनि बुन्न सक्नुहुन्छ बाँसा गाएर ल्याएर दुइटा कुना राखिसकेपछि अब त मेरो बुढोले छाप्रो बनाउने भयो कति खुसी भए अनि छोरा एकाएक एउटा छोरो सानो छोरो टिपेर बुटलतिर जानुभयो त्यस्तो गरेपछि मेरो पनि मन बिग्रो त्यहाँबाट दुइटै विदेश जाने त पनि कमान जाने म पनि कमान जाने क्यारमा बस बाँच्नु बस्ने बास बनाउन पर्यो भन्नुभयो ठिकै छ जाम अहिलेसम्म म जे भनेको पनि मानिसु भने ठिक छ म पनि जान्छु विदेश दुई वर्ष बसेर कमाउँ अनि आएर उठेर छोरछोरीलाई जस्तो स्कुलमा पढाउन सक्छौँ पढौँ यिनीहरूलाई पढौँ हामीलाई केही चाहिँदैन भोलि आएन यिनीहरूले हामीलाई गर्छन् त्यति भन्दा पनि मेरो हस्बेन्डले मान्नु भएन उहाँबाट आएपछि आज चार दिन भयो मेरो बच्चा भेटिए उहाँलाई उस दिन मेरो बच्चा सबै पुलिसहरू सबैले मलाई बच्चा इल्ला लगाउनु भयो उहाँलाई उही चौकीमा राख्नु भयो आर्कन्दैन मिल्ने भनेर मिलापत्र समेत भएर मैले भने घर नजाने बुटोल रुममा जाने भन्दाखेरि बिहा गरेको त भइसक्यो छ सात महिना त भइसक्यो भन्छन् सबैले गाउँकोले थाहा पाउनुभयो मैले उहाँ थाहा पाएको थिएन काठमाडौँ आएपछि जब सम्पर्क हाम्रो कुरो गरेपछि त मलाई चाहिने भनिसक्यो लिन पनि जानु भएन सम्पर्कै दिन भयो उहाँ आशा त तर अहिलेसम्म पनि मलाई आशा थियो अहिलेसम्म पनि अहिले आज पनि बच्चा ल्याएँ हुन्छ बच्चा लिएर जान्छु अस्ति पनि कागजसम्म भएर हेर्नुहोस् अब यहीँबाट बुटोल जाम ठिक छ बच्चा लिएर जाम बसौँ तपाईँलाई मैले बिहा गरे पनि किन गर्न मैले भन्दिनँ आजसम्म जति दुःख खपेर बसे पनि म यिनै दुईवटा बच्चाको लागि खपेर बसिन्छु छु मैले भन्दिनँ भन्दाखेरि पनि उहाँलाई भएन दुधे बालकहरू अहिले त ठुलै भइसकेका रहेछन् मम्मी यहाँ हुने बेलासम्म घरमा कति कुटपिट हुन्थ्यो मम्मीलाई मम्मीलाई बाबाले धेरै पिट्नु लौराले सिस्नालेहरूले पिट्नु अनि तिम्रो फुपूले फुपूले नि फुपूले मम्मीलाई बोक्से नि बोक्से नि भन्दै गाली गर्यो अनि पिट्नु त मम्मी विदेश गएपछि कतिको दुखी भयो बाबाले मलाई धेरै पिट्नु त अनि मम्मीले फोन गर्न पनि दिनु थिएन अनि म भाग्दै माउले गर्थेँ अनि फोन गर्थेँ माउला गएको बेला त कुरा हुन्थ्यो नत्र हुन्न